like lotus and cream. Hits FM 91.2, The Musicology प्रस्तुत गर्दछ Pepsi Music by the Museum. यु वज्राचार्य साथमा रामकृष्ण ढकाल युगेश्वर अमात्य आनी छोइङ टोलमा सिने गुरुङ नोभेम्बर बाह्र शुक्रबार पाटन म्युजियममा ठिक साँझ छ बजे टिकट्सका लागि हिट्स एफएम नयाँ बानेश्वर मोक्ष House of Music, Tamel. Bakery Cafe, Naya Baneswar. The Summit Hotel, Hero Honda ko मेरो कथा मेरो geet. जुन दिनदेखि उनको साथ मैले पाउन थालेँ मलाई लाग्थ्यो सायद ममा केही कमी थियो उनीसँग भेट गराएर दैवले त्यो कमी पूरा गरिदियो मेरा हरेक पलमा उनकै साथ हुन्थ्यो उनका हरेक दिनको सुरुवात मेरै साथबाट हुन्थ्यो त्यसैले त हामी अन्य साथीहरूबाट टाढिएर बसेको महसुस गरेका रहेछन् साथीहरूले त्यो जुन उनीहरूको सोच थियो पक्कै सही थियो उनीहरू भन्ने गर्थे केही दिनको स्वार्थी मायामा अल्झेको छ शैलेश भनेर तर मैले हाम्रो सम्बन्धलाई नराम्रो अर्थ लगाएर नहेर्नु भनेको थिएँ सबैलाई उनीहरूले पनि मेरो कुरा त्यो समयमा त मानेका थिए तर पनि हामी एकअर्काको सहयोगी भएको देखेर कुरा काट्नेहरूको कमी थिएन समय बित्न के नै चाहिन्छ र फेरि घुमी फिरी त्यो समयले सत्यता छर्लङ्ग पारिदिन्छ मैले वास्तवमै गलत मान्छेलाई विश्वास गरेको रहेछु भनेर मलाई तब मात्र थाहा भयो जब हाम्रो प्लस टूको पढाइ सकियो त्यो दुई वर्ष सँगै बसेर एउटै कक्षामा पढ्दा निकै नै नजिक भएका हामी पढाइमा पनि बराबर तेज थियौँ तर त्यो तेज सधैँ उस्तै रहन सकेन म भित्र मेरो पढाइ कमजोर बन्दै गयो उनी माथि चढ्दै गइन् त्यसपछि उनले प्लस टू पार गरेर साथ विदेश जाने कुरा गर्न थालिन् रे साथीहरूसँग मेरो त पढाइ पनि माथि जान सकेन तब कसरी म अगाडि जान सक्छु मलाई साह्रै नै लाजै मर्दो भयो साथीहरूको माझ मैले त्योभन्दा अगाडि पढ्न पनि सकिनँ उनको बन्न पनि सकिनँ घरमै बसिराख्दा बुबाको दबावमा मैले एउटा अफिसमा राम्रो जागिर पनि पाएँ त्यो जागिरमा जाँदा मैले आफ्नो पढाइ नभएरै पनि बुबाको भन्सुनमा खाएको भन्ने लागेर त्यो जागिर पनि छोडिदिएँ यहाँ परिवर्तन हुन धेरै समय लागेन मेरो जीवन मैले जति सक्थे त्यति चले जस्तो मलाई लाग्छ मोती दिएर आशु हार भएन हाँगाबाट खसेको फुलले सकेन प्रिय मोती दिएर आँसु बटुले हात भएन जी हाँगाबाट खसेको फुलले सके ना अपनी राजा साकार भएन सपना हाम्रो एउटै थियो कसरी आज साकार भएन मन हाम्रो मिलेकै थियो कसरी आज बास एउटै भएन आफ्नो स्थिति जब कमजोर हुँदै गयो उनी पनि मबाट पर पर हुँदै गइन् सबैले बलेकै आगो ताप्ने त रहेछन् नि साथीहरू पनि त्यो पढाइ पार गरेर आफ्नै हिसाबले क्याम्पस रोज्दै हिँडे कति त्यहीँ पढे तर मलाई जानै मन लागेन जागिर पनि खानै मन लागेन फर्केर गाउँ जाउँ भने उता पुगेर पनि बुबाकै गाली खानुपर्ने स्थिति थियो यस्तो अवस्थामा म कसरी त्यहाँ फर्किन सक्छु र मैले गाउँ नफर्किने र यहाँ केही गरेर बस्ने निर्णय गरेँ तर त्यो समयमा पनि बुबा यता आएर मलाई बिहे गर्नको लागि दबाब दिन थाल्नुभयो बुबाकै दबाब भनौँ या परिवारको सल्लाह उहाँहरूलाई भएको एउटा छोरो पनि नराम्ररी बिग्रिने भयो भन्ने चिन्ताले पिरोलेको समयमा मैले कुरा नमान्नु पनि हुन्थेन त्यसैले मैले सहजै स्वीकारेँ अहिले मैले बिहे गरेको पनि सात वर्ष पुग्न लागिसकेछ आफैलाई सम्झिँदा पनि अचम्म लाग्छ मैले कति कम उमेरमा बिहे गरेछु भनेर त्यसैले अब त उनको खोजी पनि हुन छोड्यो उनकै भर परेर बसेको भए सायद आज मेरो स्थिति यो भन्दा पनि दयनीय हुन्थ्यो होला उनी पढ्नको लागि विदेश पुगिन् उनलाई उतै रमाइलो भयो म आफ्नै परिवेशमा अगाडि बढ्न खोजिरहेछु जस्तो लेखेको छ त्यस्तै भोग्नु पनि पर्छ आजकल सबै कुरा सजिलो भएको छ तर त्यो सजिलो किन्नको लागि पैसा चाहिन्छ सायद उनले पनि मेरो माया पैसामा किन्न खोजेकी रहेछन् जुन कुरा मलाई थाहा हुँदा मैले उनलाई कम्ती कराएको होइन सबै समयको खेल हो भन्छन् सबैले बिस्तारै अगाडि बढ्दै जाँदा धेरै कुरा अनुभव गर्न पाइन्छ यस्ता पलहरूमा मैले उनको साथमा रहेर सकारात्मक भन्दा बढी नकारात्मक प्रतिफलको मात्र अनुभव गर्न सके यो मेरो कमजोरी पनि हुन सक्छ सबैले मायालाई यो रूपमा नलिन पनि सक्छन् तर यो मेरो निजी कुरा हो भेटिएर छुट्नु भन्दा नभेटिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो तेरा छुट्नु भन्दा नभेटिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध अझै कति माथि हुन्थ्यो सक्दिन मिठा बातभित्र भुल्यौ हामी सपनाको एकादेशमा कति कति झुल्यौ हामी देखेर सपना टुट्नु भन्दा नदेखिएकै जाति हुन्थ्यो हामी बिचको सम्बन्ध अझै कति माथि हुन्थ्यो दाजुभाइ दिदीबहिनी फेरि नो प्रधानमन्त्री in this country Oh no, no note, no vote, ठुलो चोट. What to do, प्रभु? Hey, can you tell me about the future? यो तिहारमा राजनीतिमा नजा हिट्स एफएम बजा वाह, वाह, वाह. Good, good, no election. Very good selection. <laughs> The world's best-selling motorcycle just got better. With Splendor Plus, the new face of trust. Designed to excel. Splendor Plus. From Hero Honda. हेर्नुहुन्छ मेरो कपाल कति लामो छ यति लामो अझै लामो धेरै लामो अनि यति लामो कपालको लागि स्याम्पू यति छोटो यति छोटो क्लिनिक प्लस स्याम्पूको स्यासे एक रुपियाँ अनि दुई रुपियाँ दुवै उपलब्ध छ आजको अर्थनीति वा सेयर बजारमा भएका उन्नति तथा अवनति stay informed updated and on top आर्थिक अभियान आर्थिक दैनिक आर्थिक अभियान विश्लेषणात्मक समाचारको लागि प्रत्येक दिन Three times softer. Three times smoother. Three times stronger. New Dove Therapy Conditioners with zero damage system. Three new ways to zero damage. Beautiful hair. Jimison yana nugu Nepal sakala Nepalmi pinta yogo चाउचाउ छुख सकसिगो लिस त त मन रारा मन परै रारा हजुर सकसित योगु तस्क सागु न्यागु इले नेतन बासी रारा हिमश्री फुड प्रालिया उत्कृष्ट उत्पादन विद्यार्थीहरूको लागि क्यानाडा र अमेरिका बाहेक संसारको जुनै ठाउँमा गए पनि एक वर्षको लागि दुई सय उनासय डलरमा ट्राभल एन्ड मेडिकल इन्सुरेन्स हुन्छ नि मात्र हिमालयन जेनरल इन्सुरेन्समा थाहा छैन फोन चार दुई तिन एक सात आठ आठ सुमधुर साँझ अनि तपाईँ हाम्रै अन्तर्मनको आवाज मनको कुना कुनामा उब्जिएका अनगिन्ती भावहरू मनै रसाउने गजलहरू एकैछिन साथै बसौँ इनर सिक्रेट्समा हरेक आइतबार साँझको छ बजेदेखि सात बजेसम्म सुमधुर गजलहरू Hits F M ninety one point टूको इनर सिक्रेट्समा प्रायोजक लुम्बिनी ब्याङ्क किटाणु मम्मीले भन्नुभएको साबुनले हात एक मिनटसम्म पर्छ अझ किटाणु जाँदैन सब फर्ने भयो ए बन्टी तेरो साबुन स्लो छ हो हात धुन एक मिनट होइन केवल दस सेकेन्ड चाहिन्छ एक्टिभ फाइभ युक्त Lifebuoy liquid hand wash यसले दिन्छ किटाणुबाट नाइन्टी नाइन पर्सेन्ट सुरक्षा केवल दस सेकेन्डमा super fast hand wash Lifebuoy कुनै डर छैन KFA Business School, affiliated to VMU, introduces a four-year BBA program with specialized PG diploma in finance and marketing and parallel courses in professional banking and insurance. Deadline for admissions, 22nd November. So, for the most professional BBA program, call KFA Business School. Phone 449 1414 449 1414. Close Up 14th Hits FM Music Awards 2067. Co-sponsored by Pepsi. Associate sponsors Ace Development Bank, Matapusre Bank, Mega Bank, Prithvi Remit, Nepal Investment Bank, and Prime Life Insurance. Hits FM ninety one point प्रस्तुत गर्दछ Pepsi music by the museum यु वज्राचार्य साथमा रामकृष्ण ढकाल योगेश्वर अमात्य आनी छोइङ टोलमा सिने गुरुङ नोभेम्बर बाह्र शुक्रबार पाटन म्युजियममा ठिक साँझ छ बजे टिकट्सका लागि हिट्स एफएम नयाँ बानेश्वर मोक्ष of Music, Tamel. Bakery Cafe, cafe नयाँ The Summit Hotel, hotel Hero Honda ko मेरो katha, मेरो geet. अहिले सुनिन्छ उनको पनि बिहे भयो रे उनले पनि कोही साथी रोजिन् रे तर उतै बस्ने पक्का भयो रे उनको वास्तविकता जति मलाई थाहा छ सायद अरू कसैलाई पनि थाहा छैन होला किनभने जति मनका कुरा उनले मलाई बताएकी छिन् त्यति त सायद कसैलाई पनि बताएकी छैनन् मेरो मनलाई पनि उनले ढाँटेकी हुन् भने मेरो भन्नु केही छैन तर सत्य कुरा जति लुकाउन खोजेर पनि सकिन्न भन्छन् सत्य भनेको त त्यस्तै नै हुन्छ मेरो मनसँग खेलेर उनले मेरो भावनाको हत्या गरेर मेरै काँधमा टेकेर त्यहाँसम्मको प्रगति गरेकी छिन् म आफ्नै ठाउँमा सही छु आफ्नै काममा व्यस्त छु यो दुनियाँमा सिप चाहिने हो व्यवहार चाहिने हो औपचारिक पढाइ त बहाना मात्रै हुन् संसारको जुनसुकै कुनामा पुगे पनि किताबी किरोले भन्दा व्यावहारिक ज्ञान भएका मान्छेले नै अगाडि बढ्ने मौका बढी पाएको देखिन्छ गर्नेलाई नजिकै पनि सब थोक छ नगर्नेलाई जता पुगे पनि उस्तै हो अर्काको भर परेर बाँच्न पल्केकाहरू पनि धेरै छन् यहाँ जसले जिन्दगीमा केही गरेका हुँदैनन् गरेरै बसे पनि आफ्नो ठाउँमा बसेको जस्तो हुँदैन अहिले यहाँ बसे पनि घरबाट मात्रै बाहिर त हो नि म देशै छोडेर त गएको छैन तर घर व्यवहारमा फसेपछि भने जति नै कमाई भए पनि आर्थिक स्थितिले पिर्दो रहेछ अहिले मलाई लाग्छ बजारमा किन यति साह्रो महँगी बढेको होला सबैको हालत उस्तै छ भने मैले किन आफ्नो मात्रै राम्रो सोच्ने आफूले जस्तो भोगेको छ अरूले पनि उस्तै भोगेका छन् भने यो समाज र बजार त जसरी चल्न लेखेको छ त्यसरी नै चल्छ पुरानो दिनमा जे थियो थियो अब अहिलेको यो समयमा आफ्नो जीवनलाई सकेसम्म राम्रो रूपमा अगाडि पर्छ भनेर बिर्सिन खोज्दैछु तर जति बिर्सिन खोजे पनि नसकिने रहेछ पुरानो दिनको याद ताजा भएर अगाडि आउने रहेछन् शैलेश शाह बोल्छु ललितपुर पल पल रोए जिन्दगीमा हो पल पल रोए आंसू गए खेरा ओ सङ्गालेर राख्या भए ताल बन्थ्यो हेर हो सङ्गालेर राख्या भए ताल बन्थ्यो हेर सङ्गालेर राख्या भए ताल बन्थ्यो हेर उठेर एउटै कुरा भन्नु थियो एउटै कुरा भन्नु थियो मनभित्रै रह्यो हेर मुटुभित्र सजाएको घाउ बन्यो हेर मुटुभित्र सजाएको घाउ बन्यो हेरा भित्र सजाएको घाउ अतीतलाई सम्झिनु एकदमै राम्रो हो शैलेशजी तर त्यो अतीतमा नकारात्मक पक्षहरू मात्रै थिएनन् होला सकारात्मक पक्षहरू पनि थिए होलान् कति खुसीका पलहरू पनि थिए होलान् ती खुसीका पललाई सम्झेर अगाडि बढ्ने प्रयास गर्नुहोला मान्छेले जति नकारात्मक सोच्यो त्यति नै जिन्दगी नकारात्मक भइदिन्छ तपाईँको जीवनमा पनि शैलेशजीको जस्तै यस्ता तिता मिठा अनुभवहरू धेरै हुन सक्छन् लेख्नुहोस् न आफ्ना ती अनुभवहरूलाई हाम्रो यो ठेगानामा हिरो होन्डाको मेरो कथा मेरो गीत Hits F M ninety one point two post box number दुई एक नौ एक दुई काठमाडौँ वा तपाईँले हामीलाई सजिलै इमेल पठाउन सक्नुहुन्छ त्यसको लागि हाम्रो इमेल ठेगाना छ mail at dot com dot NP mail at dot com dot NP यो जीवनलाई जसरी बाँच्यो त्यही हो जीवन त्यसैले हामीले यसलाई सधैँ सकारात्मक रूपमा बुझेर मिठो ढङ्गबाट अगाडि बढाउनुपर्छ अर्को भेटसम्मको लागि मनोज केसी विदा हुने अनुमति चाहन्छु समयले साथ दिए हाम्रो भेट अवश्य हुनेछ नमस्कार ओठमा अल्झिएको बच्चन देऊ बिन्ती छ है मुटुमा बाँधिएको आँखामा छाया बोकेर दिल कल्पिरहेको मिलनमा दर्द छाई मनैमा बसी रहिरहेको त्यसैले आँखाको भाका देऊ तिम्रा सबै आकाङ्क्षा देऊ बिन्ती छ है ओठमा अल्झिएको बचन देऊ बिन्ती छ है मुटुमा बाँधिएको माया देऊ बिन्ती माया यसै सौन्दर्य तिम्रो विनाश होला नसो है जोबनमा यसै सौन्दर्य तिम्रो विनाश होला नपोख है वह त्यसै हुर्केको जो भन्देऊ तिम्रा सबै भावना देऊ बिन्ती छ है ओठमा अल्झिएको बच्चा वातावरणमा बाँचौ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको सामाजिक प्रयास टाउको दुख्ने कान कम सुन्ने चिडचिडापन बढ्ने तनावमा रहने एकाग्रता नहुने वाक वाक लाग्ने मुटु सम्बन्धी समस्या हुने निन्द्रा कम लाग्ने बोलीमा प्रभाव पर्ने रिस उठ्ने आदि जस्ता स्वास्थ्य समस्याहरू ध्वनि प्रदूषणका कारण हुने गर्दछ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको सामाजिक प्रयास Hits FN 91.2. Hits FN 91.2. Hits FN 91.2. Hits FN 91.2.